नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसमा प्रोग्राम जस्ट फर इन्जेली आज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ प्रविधि कक्षमा विष्णु हुनुहुन्छ अनि अनियरमा छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ प्रोग्राम जस्ट फैन्जो लिएर हामी हरेक दिन आउँछौँ बिहान एघार बजेको अर्पण खबरपछि करिब करिब बाह्र बजेसम्म रहन्छौँ तपाईँको माझमा र विशेष गरी हरेक दिन अलिकति फरक फरक रूपमा तपाईँको माझमा उपस्थित हुने गर्छौँ कुनै दिन तपाईँको प्रतिभाहरू मात्रै हामी लिन्छौँ कुनै दिन समसामिक विषयमा कुराकानी गर्छौँ कुनै दिन प्रश्नहरू राख्छौँ कुनै दिन उखान टुक्काहरू सोध्छौँ र आजको प्रोग्राममा के गर्छु त्यो चाहिँ तपाईँलाई म एकैछिन पछाडि भन्नेछु र आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला शून्य छप्पन्न पाँच सय त्रिसठी तिन सय तेत्तिस आज पनि हामीले यो बाटो चाहिँ तपाईँको लागि खुल्ला गरिराखेका छौँ र यति बेला तपाईँले जस्ट रेन्जेलाई radio Arpan hundred four point five मेगाहरू ट्युन गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र यति बेला प्रोग्रामको स्टार्ट गर्न चाहन्छु एउटा निकै नै मिठो खालको गीतबाट निकै नै रमाइलो खालको गीत तपाईँलाई निकै नै मनपर्छ यति बेला यो आवाज राख्छु त्यस पछाडि आजको प्रोग्राममा के गर्छौँ पक्कै पनि तपाईँलाई भन्ने नै छु धेरै दिन भो तिम्रो झल्को यो मनमा आउन छोडी ति यो जिन्दगीमा केवल तिमीसँग दुई मुटुको ढुकढुकीमा एउटै थियो रङ्गा विरती यो जिन्दगीमा केवल तिमीसँग दुई मुटुको ढुकढुकीमा एउटै थियो रङ्ग आँखाले त्यो आँखालाई नहेरेको धेरै भो धेरै दिन भो तिम्रो गर्नलाई तिमी एकअर्काको बसमा छैनौ किन होला हामी खोजेको होइन मैले बिर्सनलाई तिमी एकअर्काको बसमा छैनौ किन होला हामी ओ तिमीले दिएको साथी हो जिन्दगीमा तिम्रो याद मात्र अब बाँकी हो धेरै दिन भो तिम्रो आउन छोडियो निकै नै मिठो खालको आवाज तपाईँले सुनिसक्नु भएको छ प्रोग्राम जस्ट फ्रेन्जी तपाईँ सुनिराख्नु भएको छ एकैछिन भए पनि यो यो समयलाई चाहिँ हामी अलिकति फरक अलिकति रमाइलो बनाउने कोसिसमा रहन्छौँ आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो आज पनि हामीले मात्र तपाईँको लागि भनेर खुल्ला गरेका छौँ र विशेष गरी प्रोग्राममा रहेर हामी केही न केही गर्छौँ तपाईँलाई थाहा नै छ र आज पनि मैले प्रोग्राममा केही न केही तपाईँको लागि लिएर आएको छु त्यो थाहा पाउनको लागि चाहिँ तपाईँले फोन गर्नु नै पर्छ किनकि आज जो जो साथीहरू आउनुहुन्छ जो जो कलरहरू आउनुहुन्छ उहाँहरूलाई म फरक फरक खालको प्रश्न राख्छु होइन अलिकति रमाइलो खालको प्रश्न राख्छु अलि अलिकति रमाइलो पनि गर्छौँ हामी र त्यसको लागि भने चाहिँ तपाईँ आउनुहोला प्रोग्राम लिएर हामी हरेक दिन आउँछौँ एघार बजेको अर्पण खबरपछि करिब करिब बाह्र बजीसम्म चाहिँ तपाईँको माझमा रहन्छौँ र आज विशेष गरी तपाईँको लागि एउटा रमाइलो खालको प्रश्न म राख्छु दुई तिनवटा प्रश्नहरू जोडिएका छन् अनि तपाईँ मैले जे भन्छु तपाईँले त्यो पक्कै पनि गर्नुहुन्छ यो विश्वास पनि छ र यति बेला भने प्रिगामा कोही साथी आइसक्नु भएको छ फर्स्ट कलर हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ पर्साबाट गेस त भन्नु फेरि भन्न सकिनँ गेस गरेँ भने त्यस्तो त्यस्तै खाले गेस गरेछु मैले फेरि है धेरै दिन भएर पछि दिलले मेरै मुखबाट सुन्न खोज्नु भयो जस्तो छ त्यही खोज्या हो कि जस्तो छ है मलाई त्यस्तै लाग्यो तर बिर्सिएर चाहिँ परीक्षा पक्कै पनि सोध्नु भएको होइन भन्ने थाहा छ कि मलाई भन्नुहोस् न है चिन्नुहुन्छ मलाई त्यही त यस्तो यो अलिक यस्तो आवाजलाई नचिने कसलाई चिन्ने हो र होइन बरु हाम्रो विष्णुजी अहिले बोलिहाल्नु भयो भने विष्णुजीको आवाज चिन्न सक्दिनँ होला तर तपाईँको आवाज चाहिँ त्यति चिन्छु कि मैले <laughs> <laughs> त्यस्तो चाहिँ होइन अनि के छ एन्जेल हाल खबर एकदम ठिक छ मेरो पनि एकदम ठिक छ अनि खाना खानुभयो खाना खाइसकेँ यति बेला पनि नखाने कि तपाईँले खानु भएको छैन ए मेरो पनि भर्खरै भयो किन त ढिला भर्खर भर्खर भएको रहेछ भर्खरै भएको भए त ढिला भएन र जाडो त हो तर जाडोमा चाँडै पर्ने त हो तै पनि काम थियो त्यही भएर ल ठिकै छ हाम्रो एन्जलजी फेरि कति काम गर्नुहुन्छ कि है खाना खाना नै बिर्सिएर काम त गर्नु परिहाल्यो नि सिजनको बेला काम नगरे कहिले गर्न त्यो पनि हो त्यो चाहिँ मैले बिर्सेको कि फेरि अनि अरू नयाँ नौलो के छ अब धेरै दिन हराउनु भयो कहाँ व्यस्त हुनुहुन्थ्यो के के गर्नुभयो सुनाउनुहोस् न धेरै दिन भन्दा नि खासै हराएको चाहिँ होइन उयो फोन चाहिँ नगरेको हो एफएम त नि म है ठिक छ आज हाम्रो एन्जेलको लागि मैले एउटा प्रश्न लिएर आएको छु होइन ठ्याक्कै हाम्रो एन्जेलजीलाई कस्तो मिल्ने रहेछ कि जे होस् ठ्याक्कै प्रश्न हेर्ने बित्तिकै हाम्रो एन्जेलजीसँग सुट गर्यो कि यो प्रश्न जस्तो लागिरहेको छ मलाई होइन एउटा प्रश्न म राख्छु अनि त्यो प्रश्नको एन्सर दिइसके पछाडि अनि तपाईँले फेरि केही काम पनि गर्नुपर्छ है ल फटाफट एन्सर दिनुहोस् अनि एकदम राम्रोसँग चाहिँ त्यो काम पुरा गर्नुहोस् है गीत गरौँ हाम्रो एन्जलजीलाई सुट गर्यो भने ठ्याक्कै पार्नु भयो है तर आज चाहिँ म के सोध्छु भने हाम्रो एन्जलजीलाई तपाईँलाई चाहिँ सबैभन्दा मनपर्ने गायक चाहिँ को हो होइन <laughs> अनि उहाँको गीत तपाईँले एकदमै सम्झिनु पर्यो भने कुन गीत सम्झिनुहुन्छ गुनगुनाएर सम्झिदिनुहोस् एकचोटि गायक गायक गायिका होइन गायक कमल खत्री एकदम मनपर्छ नाम हिटमा भएर भन्नुभएको कि एकदमै मनपर्छ ल एउटा गीत त्यसो भए सुनाउन त कस्तो गीत मन पर्दो रहेछ कुन गीत सम्झना रहेछ हाम्रो एन्जेललाई कमल खत्री भन्नु पर्यो नि त गीत पनि हाम्रो विष्णुजीले ब्याकग्राउन्डमा दिइसक्नु भयो के दिइसक्नु भयो ब्याकग्राउन्डमा बजाइसक्नु भयो हाम्रो विष्णुजीले कि अहिले गीत आत्मामा हो हजुर आत्मामा हो आत्मामा थोरै गाइदिन्छु मलाई गीत राम्रो गाउन आउँदैन हस् गाउनुहोस् थोरै आत्मा तिम्रो आत्मा सरी आँखा भन्छ होला सायद स्टार्टबाट <laughs> काम चाहिँ त हुन्छ आँखामा तिम्रो आँखामा म छु कि छैन तिम्रो आँखामा मन तिम्रो मनमा म छु कि छैन त्यहाँ हेर न आत्मामा आँखामा म छु कि छैन त्यहाँ हेर न राम्रो भयो एकदम राम्रोसँग गाउनु भयो ठ्याक्कै प्रश्न पनि मिल्यो हाम्रो एन्जुजीलाई होइन र राम्रोसँग गाइदिनु पनि भयो त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद छ है अनि लास्टमा एन्जेलको डेलिकेसन कसको लागि छ फर्स्टमा हजुरको लागि थ्याङ्क यू अनि विष्णुको लागि राजको लागि रिजनको लागि अनि अर्को रिनेटको लागि अनि स्पेसली सानो इसाको बर्थडे आउँदैछ उसको लागि अनि मेरो बाबाको लागि अनि एन्जेल छिटो नमस्कार नमस्ते एन्जेल हुनुहुन्थ्यो पर्साबाट र हाम्रो एन्जेलजीलाई मैले निकै नै रमाइलो खालको प्रश्न गरेँ तपाईँलाई पनि यस्तै प्रश्न आज मैले सोध्छु तर अलि अर्कै खालको प्रश्नहरू सोध्छु अब चाहिँ सबै साथीहरूलाई अलिक फरक फरक क्याटेगोरीको प्रश्नहरू अलिकति फरक फरक खालको प्रश्नहरू चाहिँ म तपाईँको लागि राख्छु त्यसको लागि भने तपाईँ फोन गर्नुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो चाहिँ तपाईँको लागि खुल्लै छ र यति बेला फेरि पनि तपाईँको लागि प्रोग्राममा अर्कै एउटा आवाजलाई नै अगाडि जोड्छ यो मामा मामा मेरो मानमा तिमी छ मेरो यो मानमा आवाज तपाईँले सुनिसक्नु भएको छ प्रियाम जस्ट रेन्जी तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय radio radio Arpan hundred four point five mega tune गरेर साथसाथै इन्टरनेट अनलाइनबाट पनि यति बेला तपाईँले हामीलाई सुनिराख्नु भएको छ र विशेष गरी प्रिज्ञामा रहेर एकैछिन भए पनि तपाईँसँग रमाइलो गर्ने कोसिसमा रहन्छौँ हरेक दिन अलिकति फरक फरक रूपमा रमाइलो पनि गर्दै आइराखेका छौँ यो समयलाई अलिकति फरक बनाउने कोसिसमा हामी रहन्छौँ र तपाईँ पनि हामीसँगै एकैछिन भए पनि रमाइलो गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो आज पनि हामीले तपाईँको लागि खुल्ला गरेका छौँ र यति बेलाको साथी फेरि पनि लाइनमा हुनुहुन्छ भन्ने सङ्केत मिलिसकेको छ विष्णुजीको उहाँलाई स्वागत गर्छु हेलो हेलो दिदी नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ होला आज त मजासँग नाम थर ठाउँ भनिदिनु भयो है नि है कस्तो मजाले यस्तो मजाले बुझ्नु पनि हुँदो रहेछ नि हाम्रो प्रेमजीले फेरि है दिदी किन नबुझ्नु अनि के छ हाल खबर तपाईँको नयाँ नौरिस नौरिस एकदम अहिलेसम्म जे होस् सकुशले होइन अहिलेसम्म जे होस् बाँच्दै छ भन्नु पर्यो दिदी बाँच्नु नै सबैभन्दा ठुलो कुरा हो नि है हजुर दिदी के कसरी बाँच्नु के गरेर बाँचिया छ भन्ने अर्कै छ तर बाँच्नु सबैभन्दा ठुलो कुरा हो है हजुर अनि खानपिन त भइसक्यो होला है भयो दिदी हजुरको दिदी मेरो पनि भइसक्यो कि साढे एघार भइसक्यो कि नहुनु है जाडोको खाना एकदम पनि तातो तातो खाना मिठो पनि हुन्छ फेरि चिसो भएपछि खाना त्यति मन पनि लाग्दैन नि त है हजुर के गर्नु है तपाईँहरूलाई छोडेर जाउँ त अब खाना खानालाई त्यसो भए बेलुका होइन दिदी अब त त्यो सात बजे त अलिकति ढिलै हुन्छ बरु चाँडै खाएर बरु कार्यक्रम सञ्चालन गर्नु भन्न खोजे मात्रै ल ठिकै छ तपाईँको सुझाव चाहिँ अब मान्नु पर्ला के जस्तो लागिरहेछ मेरो त्यस्तो सोच आएको थिएन होइन हाम्रो प्रेमजीले चाहिँ भनिदिनु भयो अब चाहिँ त्यसै गर्नु पर्ला जस्तो छ है माया लाग्छ नि दिदी कवि त ओहो ल ठिकै छ सधैँभरि हामीलाई यस्तै गरी माया गरिराख्नु होला है अनि आज हाम्रो प्रेमजीलाई पनि म एउटा प्रश्न राख्छु होइन अघि प्रश्न सुन्नु भयो कि भएन अघि तर सुनेको हो दिदी तर ठिक छ प्रयास गर्छु दिदी <laughs> प्रयास गर्नुहुन्छ तपाईँलाई त फेरि म अर्कै प्रश्न सोध्छु नि हजुर हुन्छ सोध्नु न अब हाम्रो एन्जलजीलाई चाहिँ मैले मनपर्ने गायकको हो भनेर सोधेको थिएँ अब हाम्रो प्रेमजीलाई चाहिँ फेरि मनपर्ने गायिका को हो अनि एउटा गीत तपाईँले गुनगुनाउनुहोस् त भनेर सोध्छु ओहो म त गायक ल ठिकै छ के जुन पनि हुन्छ होइन किन र केटा मान्छे हाम्रो प्रेमजी आउनु भएको छ गायिका कतिको गीतहरू सुन्नु हुँदो रहेछ भनेर विचार गर्न खोजे कि <laughs> ल ठिकै छ आज चाहिँ गायिका गायिका मन पर्दैन त्यसो भए भने पछाडि हाम्रो नेपालको एकदम हिटेड गायिकाहरूको ब्याड लक भन्नुपर्छ है हाम्रो प्रेमजीले मनै पराउनु हुँदो रहेनछ तर आज मैले त गायिका नै सोधिसकेँ आज एउटा गायिकाको गीत तपाईँले गुनगुनाउनै पर्छ र नाम भन्नुपर्छ कुन गायिका तपाईँलाई मनपर्छ अलिकति मन पक्कै पनि पर्छ झुटो बोल्नु भयो भन्ने थाहा छ मलाई होइन मलाई गायिका चाहिँ अब अन्जु पन्थ मनपर्छ क्या होइन मनपर्छ यो के अरे यो म तिम्रो भइसक्यो भने यो पागल म बन्न सक्छु सक्दिन तिमीलाई फुल्ला भने यही हो दिदी यति हो मैले गुनगुनाएको पनि यही हो मैले एन्सर पनि यही हो है होइन अहिले के अरे गाएको भन्ने आज म पुरै गाइन्थेँ होइन समुदायको यो गुराँसको फेटोमुनि भन्नु त्यो गीत मैले त्यो अब यही भन्छु दिदीले मलाई यही सोध्नुहुन्छ म यही भन्छु भने त्यो कल्पना गरेर बसिरहेको थियो तपाईँले गाइकाको भनिदिनु अलिकति एकदम प्लानिङ गरेर आउनु भएको थियो होइन हजुर म त्यही एक्सन सुनै बसिरहेको थिएँ कि अन्त दिदीले पनि एक प्रश्न गर्नुहुन्छ होला भने मैले झन् त्यही गीत गुनगुन अब फेरि बाइचान्स अब अर्को दिनमा चाहिँ तपाईँले पनि एकदम प्रिपेयर गरेर आउने मैले पनि त्यस्तै सोध्ने भयो भने मजासँग सुनाउला नि दाई प्रेमजी हुन्छ दिदी हुन्छ एकदम दिदी ल एकदम जे होस् मैले सोधेको प्रश्नको एन्सर चाहिँ एकदम आनन्द हाँसी हाँसी दिनुभयो होइन गीत पनि गुनगुनाउने प्रयास गर्नुभयो त्यसलाई चाहिँ धन्यवाद छ प्रेमजीलाई है अनि तपाईँको अब भने प्रिगामा लास्टमा डेलिकेसन गएको लागि छ अब सर्वप्रथम मेरो जन्मदिने बाबाको लागि होइन अघि आउने कलर एन्जलको लागि अनि घर परिवार इच्छा केसी पिस्टा केसी सरिता केसी अनि यो दोबाटोमा बस्ने चाहिँ भन्छ भान्जी अनि चैनपुर नौ कुना घरमा बस्ने दिदी भिना चाहिँ भन्छ भान्जीहरूलाई अनि यो यो चैनपुर पनि सबै साथीहरूको लागि जुत्ताले बस्ने घमण्डा राणा मगर यो के अरे पदमपुर बस्ने कल्पना अनि यो ल मलाई ट्रेन केसी भनेर चिन्ने हुने र चिन्ने नहुने सबै साथीहरूको लागि अनि यो अहिले यो हाम्रो कन्ट्रोलको दादालाई पनि है फेरि मैले बिर्सेको फेरि अनि दिदीलाई चाहिँ होइन अरे विष्णुजी है मलाई चाहिँ सम्झिनु भएन है <laughs> मजा गरेको प्रेम चाहिँ एकदम रमाइलो गरेको मात्रै होइन धेरै धेरै धन्यवाद ल छिटो नमस्कार प्रेमजी हुनुहुन्थ्यो यति बेला चैनपुरबाट आउनु भएको थियो निकै धेरै रमाइलो कुराकानी भयो तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो चाहिँ तपाईँको लागि खुल्लै छ यति बेला फेरि पनि प्रोग्राममा तपाईँको लागि एउटा रमाइलो आवाज सलेमा परे परमा ¡Oh, favorite radio station, Radio Arpon, 104.5 MHz, your perfect choice. Your perfect choice.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 स्थान बागमारा मध्यवर्ती सामुदायिक भवनको चौरमा कार्यक्रमहरू हात्ती दौड प्रतियोगिता हात्तीको छावाहरूको रोचक फुटबल प्रतियोगिता हात्तीको श्रृङ्गार प्रतियोगिता गाडा दौड प्रतियोगिता टाङ्गा दौड प्रतियोगिता डुङ्गा दौड प्रतियोगिता हात्तीको दिन दिनचर्याबारे जानकारी राष्ट्रिय तथा स्थानीय कलाकारहरूद्वारा विविध सांस्कृतिक कार्यक्रमहरू कलाकारहरू मिलन लामा प्रमोद खर ज्योति मगर मिलन अमात्य साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका चर्चित कलाकारहरूको दोहोरी गीत प्रस्तुति अनि रत्नगर कला मन्दिरको बेजोड नृत्य प्रस्तुति दीपक राजगिरी दिपाश्री निरौला रवि डङ्गोल बेमान पूर्ण थापा सुब्बा दाई क्षेत्रीय होटल संघ नेपाल चितवन सह आयोजक पछौली गाविस मृगकुञ्ज उपभोक्ता समिति बाघमारा मध्यवर्ती सामुदायिक वन युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड चित्रसेन मध्यवर्ती सामुदायिक वन सौराह पर्यटन व्यवसाय समूह restaurant and bar association Sauraha तथा सौराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड मुख्य प्रायोजक माउन्ट एभरेस्ट ब्रुअरी सह प्रायोजक हिमालयन डिस्टिलरी प्राली सहयोगी संस्थाहरू चितवन राष्ट्रिय निकुञ्ज राष्ट्रिय प्रकृति संरक्षण कोष तराई भूपरिधि कार्यक्रम कुमरोज मध्यवर्ती सामुदायिक वन जनकौली मध्यवर्ती सामुदायिक वन lions club of Chitwan Sauraha वन्य जन्तु संरक्षण समाज नेपाल वर्ल्ड एजुकेसन सोसाइटी साथै स्टल बुकिङ धमाधङ भइरहेको हुँदा स्टल बुकिङको लागि सम्पर्क गर्नुहोस् सम्पर्क चितवन हात्ती महोत्सव सचिवालय फोन शून्य छप्पन्न पाँच अस्सी शून्य त्रिसठी वा हरिकृष्ण श्रेष्ठ सम्पर्क अन्ठानब्बे चार पचास चौवालिस चार सय नब्बे आदिवासी जनजाति एकताको पहिचान पर्यटन र कृषि अनि संस्कृतिको उत्सव सबै मिली जाऊ समग्र चितवनको गौरव र गरिमामय प्रस्तुति रत्ननगर महोत्सव दुई हजार सत्तरी रत्ननगर महोत्सव दुई हजार सत्तरी असोज छब्बिस गतेदेखि माघ पाँच गतेसम्म स्थान टिकौली चौर रत्नगर नगरपालिका चितवन महोत्सवका आकर्षण तथा कार्यक्रमहरू स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन सेवाहरूको बृहत व्यापार मेला वृहत कृषि प्रदर्शनी तथा प्रतियोगिताहरू पोल्ट्री माछा र केरा मेला शैक्षिक घर जग्गा अटो सूचना तथा संचार खाना तथा सांस्कृतिक मेला पर्यटन प्रवर्धनका विविध कार्यक्रमहरू नयाँ पर्यटकीय गन्तव्य स्थलहरूको प्रबन्धनात्मक कार्यक्रमहरू स्थानीय तथा राष्ट्रिय कलाकारहरूद्वारा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम राष्ट्रिय स्तरका व्यावसायिक गोष्ठी तथा सेमिनार चित्रकला तथा मूर्तिकला प्रदर्शनी तथा प्रतियोगिता क्रेता विक्रेता अन्तर्क्रिया कार्यक्रम झाँकी सहितको वृहत शोभा यात्रा प्रतियोगितात्मक साहित्य गोष्ठी हस्तकला प्रदर्शन प्रदर्शनी विकास प्रदर्शनी खेलकुद प्रतियोगिता बाल बालिकाको लागि बाल उद्धार महोत्सवमा प्रदर्शित हुने वस्तुहरू सबै किसिमका औद्योगिक तथा उपभोग्य वस्तु एवं सेवाहरू प्रविधि सूचना एवं अन्य आयोजक रत्नगर उद्योग वाणिज्य सङ्घ र रत्नगर नगरपालिका सहभागी बनाऊ सफल बनाऊ केही तिता कुरा सोचेको थिएँ जीवनभरि तिमीहरूलाई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 चाहिँ तपाईँ फोन गर्नुहोला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो चाहिँ हामीले आज पनि तपाईँको लागि खुल्ला गरेका छौँ र विशेष गरी आज मैले तपाईँको लागि हरेक कलरहरूलाई अलिकति फरक फरक खालको प्रश्न सोधिराखेको छु अब पालो तपाईँको हो तपाईँको लागि पनि अलिकति फरक खालको अलिकति रमाइलो खालको केही प्रश्न छ केही छ त्यही भएर चाहिँ तपाईँ फोन गर्नुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो चाहिँ तपाईँको लागि हामीले खुल्ला गरेका छौँ र यो प्रोग्राममा रहेर मात्र हामी रमाइलो गर्छौँ मात्र इन्टरटेनिङ कामहरू इन्टरटेनिङ क्रियाकलापहरू तपाईँको लागि गर्छौँ कुनै दिन चाहिँ तपाईँसँग तपाईँको प्रतिभा कुराहरू मात्रै लिन्छौँ कुनै दिन उखान टुक्काहरू हामी सोध्छौँ त्यस त्यसको अर्थ चाहिँ तपाईँले प्रश्न पारिदिनुपर्छ कुनै दिन एउटा विषयमा कुराकानी गर्छौँ कुनै दिन प्रश्न राख्छौँ जवाफ खोज्छौँ त कुनै दिन रमाइला प्रश्नहरू तपाईँको लागि राख्ने गर्छौँ जुन तपाईँलाई पनि थाहा हुँदैन जब तपाईँ आउनुहुन्छ अनि बल्ल हामी तपाईँलाई भन्छौँ आज भने मैले त्यस्तै गरिरहेको छु तपाईँलाई कि तपाईँको लागि हरेक साथीहरूको लागि फरक फरक खालको प्रश्न सोधिराखेका छु र आउन चाहनुहुन्छ भनेदेखि अवश्य तपाईँको पालो हो फोन गर्नुहोला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो चाहिँ हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ र यति बेला कोही साथी हुनुहुन्छ लाइनमा म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ होला हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ भनेको कि वीरेन्द्रनगरबाट सबिना सुनार वीरेन्द्रनगरबाट सबिना सुनार हजुर अनि के छ हाम्रो सबिनाको हालखबर त्यतिकै बसिराख्ने दिदी यत्तिकै बसिराख्ने यत्तिकै बसिराख्दाखेरि अल्छी लाग्दैन र कहीँ लाग्दैन रेडियो पनि सुन्न मन लाग्दैन यत्तिकै बसिराख्दाखेरि ए रेडियो त एकदम सुन्छु नि त अनि किन फोन चाहिँ नगर्नु भएको त नि त्यसो भए ल फोन पनि टाइम हुनु पर्यो नि त किन नि टाइम नभएको छ लाग्दैन नि त कतिचोटि फोन ट्राई गर्छु बिजी बिजी भन्छ झुट बोल्नु भयो कि होइन होइन होइन अनि प्रोग्राम सुनिराख्नु भएको छ सुरुदेखि नै हजुर सुनिराखेको छु सुनिराख्नु भएको छ सबैजनालाई आज मैले अलिकति छुट्टै छुट्टै खालको प्रश्न सोधिरहेको छु होइन ए अब अगाडि सोधेको प्रश्न चाहिँ अर्को कलरलाई चाहिँ मैले सोधेको छैन तपाईँलाई होइन जो साथी आउनुहुन्छ सबैजना एकदम फरक फरक खालको प्रश्न सोधिरहेको छु होइन ओहो त्यस्तो डराउनु पर्दैन तपाईँ गीत सङ्गीत चाहिँ कतिको सुन्नुहुन्छ ए गीतहरू एकदम सुन्छु एकदम सुन्नुहुन्छ सबभन्दा मन पर्ने कुन क्याटेगोरीको गीत सङ्गीत एकदम बढी मनपर्छ लोक आधुनिक पप फिल्मी हुन्छ नि मलाई त आधुनिक गीत मनपर्छ आधुनिक गीत मनपर्छ आज मैले जे जे सोचिरहेको छु ठ्याक्क ठ्याक्क त्यस्तो चाहिँ साथीहरूसँग मात्र भेट भइरहेको छ होइन हाम्रो सबिनाजीलाई पनि यस्तै मोडर्न सङ्गसँग सम्बन्धित गीत केही प्रश्न सोध्छु भनिराखेको थिएँ ठ्याक्कै मोडर्न सङ्ग नै मन पर्दो रहेछ है अब हामीले चाहिँ सबिनाजीलाई के गर्ने विचार गरेका छौँ भने एउटा आवाज सुनाउँछौँ होइन एउटा मोडर्न सङ्ग एउटा आधुनिक गीत चाहिँ तपाईँको लागि राख्छौँ होइन ब्याकग्राउन्डमा म्युजिक दिन्छौँ होइन अनि कुन गीत होला भनेर तपाईँले चाहिँ एकदमै छोटो <laughs> बजाउँछौ अनि तपाईँले ठ्याक्कै पार्नुपर्छ है त ए ल सुन्नु है त कतिको सुन्नु हुँदो रहेछ बल्ल अब थाहा हुन्छ सुन्नुभयो हुन त धेरै सुन्ने मान्छेलाई ठ्याक्कै थाहा भइहाल्छ तर प्रश्न मैले के गर्छु भन्ने कुरा चाहिँ अब यहाँनिर हुन्छ होइन सुन्नुभयो नि आवाज सङ्गीत स्वर त तपाईँले सुन्नुभयो है मनपर्ने गीत हो कि होइन यो अनि त्यसो भए भन्नुहोस् न त यो गीत चाहिँ कसले गाउनु भयो ब्याड लक एकदमै गलत आन्सर होइन एकदमै एन्सर मिलेन रे हाम्रो विष्णुजीले पनि त्यही भन्नुहुन्छ होइन साँच्चै गीतहरू कतिको सुन्नुहुन्छ मोडर्न सङ्ग चाहिँ सुन्नुहुन्छ फेरि एकपटक सुन्नुहोस् त अलि राम्रोसँग फेरि एकपटक ट्राई गर्ने हो र सबिनाजी ए गीत राम्रो छैन दिदी ओहो बुझिएन र अब धेरै पटक सुनाइरहन त अब पाइँदैन होला होइन अब चिन्ने मान्छेले जसरी पनि चिन्छ भनेर भनिराख्नु भएको छ विष्णुजीले उताबाट चाहिँ होइन अलिकति गीतको शब्द भनिदिनु त्यसो भए फेरि सुरुमा चाहिँ एकपल्ट गीत बजाउने त एकदम ध्यान दिएर सुन्नुहोस् फेरि ल सुन्नुहोस् माया गर्छु थाहा छ मलाई छोड भन्दिन बुझ्नु भयो हजुर ल भन्नुहोस् त स्वरूप राज आचार्य एकदम सही एन्सर एकदम मिल्यो होइन एकदम राम्रोसँग एन्सर बल्ल एकदम हिँड दिँदा दिँदै बल्ल मिलाउनु भयो हो र तर म जे नसुन्ने मान्छे चाहिँ म होइन भनेर भन्न खोज्नु है ल ठिक छ जे होस् अब मैले आज जो साथीहरूलाई प्रश्न गरिरहेको छु उहाँहरूले एकदम राम्रोसँग चाहिँ आफ्नो प्रस्तुति दिइराख्नु भएको छ हाम्रो सबिनाजीले पनि ठ्याक्कै पार्नु भयो तर अलिकति हिँड दिएर चाहिँ होइन केही छैन र अब भने तपाईँले अन्तमा सम्झिनुपर्छ आज को कसलाई सम्झिनुहुन्छ डेलिगेसन सर्वप्रथम हजुरलाई थ्याङ्क यू त्यसपछि टेक्निसियन दाईलाई उहाँले पनि थ्याङ्क यू भन्नुभएको छ होइन <laughs> अनि मेरो सम्पूर्ण घर परिवारलाई अनि मेरो हस्बेन्डलाई हुन्छ रेडियो सुन्दै गर्नु होला है त नमस्कार सबिनाजी हुनुहुन्थ्यो यति बेला वीरेन्द्रनगरबाट आउनु भएको थियो र तपाईँसँग रमाइलो गर्दा गर्दै एकैछिन भए पनि यो समयमा तपाईँसँगै भलाको सारी गर्दा गर्दै हामी आजको प्रोग्रामको अन्तिममा पनि आइसकेका छौँ है भन्नुभएको छ विष्णुजीले विष्णुजीको इसारा पनि मैले मान्नु नै पर्यो र कार्यक्रमबाट पनि यति यतिजेलसम्म तपाईँले प्रोग्राम जस्ट फर फरिन्जे सुनेर साथ दिनुभयो यो समयमा मसँगै रहिदिनु भयो त्यसको लागि तपाईँलाई चाहिँ धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ र आज फोन सम्पर्कमा आउनुहुने एन्जेल पर्साबाट प्रेम सेनपुरबाट सबिना वीरेन्द्रनगरबाट तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छु र फोन प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद छ यतिन्जेलसम्मकै प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै प्रोग्राम जस्ट फर एन्जीबाट म प्रतीक्षा पनि छुटिन्छु हवस् त नमस्कार हो जन्म घर छोडे के गर्छौ खोइ तिमी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट हेर न कृष्णले ठेकी फुटायो पवित्र धार्मिक स्थल श्री गायत्री हरिहर मन्दिरको प्राङ्गणमा विगतका वर्षहरूमा झैँ यस